भएको छ भने चारजना अझै बेपत्ता भएका छन् राति करिब साढे बाह्र बजे घरमाथिबाट झरेको पहिरोले अष्टबहादुर शिवा सलमान शिवा र तेजमान शिवाको परिवारलाई बगाएको ताप्लेजुङका प्रहरी प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो अहिले दुई परिवारका सातजनाको मात्र सफेला परेको छ भने पहिरोमा परेको एक परिवारका अरू चारजना अझै बेपत्ता छन् प्रहरीका अनुसार उक्त पहिरोमा पनि मृत्यु हुनेमा उनासत्तरी वर्षीय अष्टबहादुर शिवा उनकी श्रीमती जयमाया शिवा तीस वर्षीय सलबहादुर शिवा उनकी श्रीमती पैँतिस वर्षीय मनमाया शिवा छोरा तेह्र वर्षीय नानीराम शिवा एघार वर्ष खगेन्द्र शिवा र छोरी नैना शिवा रहेका छन् अन्य बेपत्ता हुनेमा अठाइस वर्षीय तेजबहादुर शिवा उनकी श्रीमती उनातिस वर्ष मुना शिवा पाँच वर्ष छोरा आशिक सिवा र चार वर्षीय छोरी आशिका सिवा रहेका छन् अहिले प्रहरी स्थानीयवासी र त्रिभुवन उच्च मावे थुम्की बाका शिक्षकको सक्रियतामा बेपत्ताको खोजी कार्य जारी रहेको छ भने घटनाको जानकारी पाउनसाथ सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि सो स्थानतर्फ लागेको छ घटनास्थल तापलेजुङ सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ यसैबीच सोही पहिरोले थुम्कीबा चारको कुबेर शिवाको घरमा पनि घर पनि बगाएको छ शिवाको आठ परिवारमा पहिरोले तीनजना घाइते भएका छन् भने पाँचजना भागेर जोगिन सफल भएको स्थानीयले बताएका छन् घाइते मध्ये सुकमाया सभाको अवस्था गम्भीर रहेको छ अन्य घाइतेको नाम खुल्न सकेको छैन घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि लगिएको छ उता जिल्लाकै नाल्बो पाँचमा पनि पहिरोले तोरुन्धोज नाल्बो दर्जनौंको घर भत्काउँदा उनका आठ परिवार विस्थापित भएका छन् पहिरोले घर सबै भत्काएको र बारी पनि बगाइएको बताइएको छ उनीहरू छिमेकीकोमा शरणमा रहेका छन् नेपाल सरकार मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ मन्त्री परिषदको कार्य सिंहदरबारमा जारी बैठकमा संविधान सभा निर्वाचन अध्यादेशका विषयमा छलफल भइरहेको छ दलहरूलाई भोलिसम्मको सहमतिको समयसीमा दिनुभएका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आज निर्वाचन ऐनको विषयमा छलफल गर्न लाग्नु भएको छ मन्त्री परिषद बैठकमा सचिवहरूको सरुवाका विषयमा पनि छलफल हुनेछ अहिले राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको सचिवालय लगायत चार निकायमा सचिव पद खाली छ निर्वाचन घोषणापछि आचार संहिता लागू हुने भएका भएकाले सरकारले त्यसअघि नै सचिवको सरुवा गर्ने तयारी गरेको छ आजको बैठकमा मन्त्रालयगत अरू एजेन्डा पनि रहेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको सचिवालयले जनाएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दुई हजार सत्तरी साल चुनावको वर्ष हुने बताउनु भएको छ धनुषाको लालगढमा खानेपानी आयोजनाको शिलान्यास गर्दै नेपालले यही वर्षभित्रै संविधान सभासँगै स्थानीय निकायको पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो अब पनि संविधान सभाबाट पनि संविधान निर्माण नभए जनमत संग्रह गरेर भए पनि संविधान बनाउनु पर्ने भन्दै उहाँले संविधान निर्माणको कामलाई अबको एक वर्षभित्रमा टुङ्गो लगाउनु पर्ने बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा राजीनामा दिनुपर्छ भनेर नेपाली कंग्रेसका नेताहरूले चार दलको बैठकमा औपचारिक रूपमा अहिलेसम्म केही नभनेको नेपालले बताउनुभयो शुक्रबार बस्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले निर्वाचन कानूनका विषयमा टुङ्गो लगाउने दावी उहाँको थियो नेपालले बाहन्न लाख रूपियाँको लागतमा धनुषाको लालगढमा निर्माण हुन लागेको दुई लाख दस हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभयो पुनरावेदन अदालतको न्यायाधीश नियुक्तिका लागि आज सिफारिस हुने भएको छ सबै प्रक्रिया पूरा भइसकेकोले आज नियुक्तिका लागि सिफारिस गरिने कायम मुकायम न्यायाधीश तथा न्याय परिषद अध्यक्ष दामोदर प्रसाद शर्माले जानकारी दिनुभयो उहाँका अनुसार पुनरावेदन अदालतमा एकाउन्न जना न्यायाधीशहरू सिफारिस हुनेछ झण्डै चार वर्षदेखि पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन पन्ध्र न्यायाधीशका उम्मेद्वारलाई प्रस्तुति प्रस्तुत गर्न लगाएपछि परिषदले न्यायाधीश सिफारिसको तयारी गरेको हो न्यायाधीश सिफारिसकै लागि लगातार लगातार तीन दिनदेखि परिषदको बैठक बस्दै आएको छ दाङ्रो चितवनमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ दुर्घटनामा परि अन्य नौजना घाइते भएका छन् दाङको लमहीबाट घोराईतर्फ जाँदै गरेको ट्र्याक्टर मोसो मोसोट खोला नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ दुर्घटनामा पनि नौजना घाइते भएका छन् घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ मृत्यु हुनेमा रामबहादुर चौधरी र ऋषिराम मगर रहेका छन् यसैबीच पूर्वी चितवनको रत्नगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ रत्नगर तिनका साठी वर्ष गङ्गाबहादुर पराजुलीको गाडीको ठक्करबाट मृत्यु भएको हो बिहान छ बजे गम्भीर घाइते भएका पराजुलीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स भरपुर मृत्यु भएको बताइएको छ चितवनमाडीको बादरमोडीमा माओवादीले गराएको बम विस्फोटमा परि अडतिसजनाले जनाले ज्यान गुमाएको आज आठ वर्ष पुगेको छ घटनामा बहत्तर जना घाइते भएका थिए घाइते भएका मध्ये नौजनाले अहिले पनि उपचार गराइरहेका छन् औषधि उपचारमा राज्यले कुनै पनि सहयोग नगरेको पीडित घाइतेहरूको गुनासो रहेको छ सुरुमा सरकारले उपचार गरे पनि पछि उपचार गराएकाले भने सरकारी राहत नपाएको उनीहरूको गुनासो छ घाइते मध्ये अठार जनाले मात्र प्रति व्यक्ति चालिस हजारको दरले सहयोग पाएको पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो बाद्रमुडे घटना गराउने माओवादीले दुई पटक सरकारको नेतृत्व गरे पनि आफूहरूलाई कुनै पनि सहयोग नभएको उनीहरूको भनाइ छ गत वर्ष दक्ष प्रचण्डले घटनाका पीडितलाई एकमुष्ट साठी लाख रुपियाँ निकास भएको बताए पनि व्यक्तिगत रूपमा खर्च गर्न नपाइने भएपछि पैसा नलिने घोषणा पीडितहरूले गरिसकेका छन् No सप्तरीको खोक्सर प्रभावमा विषालु च्याउ खाएका जना सिकिस्त बिरामी भएका छन् बिहान जंगलबाट ल्याएको च्याउ खाएका सिद्धान्त तमाङको परिवार सिकिस्त बिरामी भएका हुन् उनीहरूको सप्तरीको युनिक अस्पताल रायपुरमा उपचार भइरहेको छ यस्तै मकवानपुरको राक्सिराङ गाविस वडा नम्बर नौमा पनि विषालु च्याउ खाँदा एकै परिवारको तीनजना बिरामी परेका छन् जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाएका राक्सिराङका दिलमाया प्रजा मित्रबहादुर प्रजा र चमेली प्रजा बिरामी परेका हुन् उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ तीन दिनदेखि जारी मुक्त कमलरीको बन्दको कारण पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गएको छ बन्दको कारण दाङ बाँके बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा आज पनि बिहानैबाट सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार पसल शिक्षण संस्था सबै ठप्प रहेका छन् यसैबीच कमलरी सङ्घर्ष समितिले राजधानी केन्द्रित आन्दोलन पनि जारी राखेका छन् कमलरी सङ्घर्ष समितिले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको उद्धार कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलनलाई जारी राखेका छन् ललितपुरको चाकुपाटकका युवराज पौडेलको घरमा काम गरी बस्ने सृजना चौधरीको मृत्युको विषयमा छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै उनीहरूले पश्चिमी नेपालका विभिन्न जिल्लामा बन्दको कार्यक्रमलाई जारी राखेका छन् सरकारले सृजना चौधरीको मृत्युको विषयमा छानबिन गर्न सरकारले हिजो पनि सदस्य समिति गठन गरेको छ कमलरीको माग सम्बोधनको विषयमा सङ्घर्ष समितिले आज विभिन्न राजनैतिक दलका नेताहरूसँगको छलफल पनि जारी राखेका छन् विगत लामो समयदेखि पुनर्बहालीको माग गर्दै आन्दोलन गरेको पीड़ित सेना प्रहरी संघर्ष समितिका संयोजक सूर्य बहादुर घिमिरे र सहसंयोजक प्रेम बहादुर विष्टलाई पार्टी खोलेको आरोपमा समितिबाट निष्कासन गरिएको छ समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयोजक र सहसंयोजक सहितका पदाधिकारीहरूले आफ्नो स्वार्थ पूरा गर्न पीड़ितको नाम राजनीति गर्न नेपाल राष्ट्र सेवा दल नामको राजनैतिक पार्टी खोलेर पुनर्बहालीको आन्दोलनलाई कमजोर बनाएको दावी सहित समितिबाट निष्कासन गरेको जानकारी दियो द्वन्द पीड़ितको भावनासँग खेल्दै पार्टी खोलिएकोमा समितिले निन्दा गर्दै पार्टी खोले पदाधिकारीलाई समितिको रकम दुरूपयोग गरेको आरोप समेत लगाइएको थियो पत्रकार सम्मेलनमा समितिका नवनियुक्त संयोजक टेकबहादुर थापाले सो पार्टीसँग आफूहरू संगठनको कुनै सरोकार र सम्बन्ध नभएको भन्दै आफूहरूको आन्दोलन राजनैतिक स्थापना मात्र भएको बताएका छन् त्रिशुले थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धि गरेको विरोधमा प्राधिकरणका कर्मचारी संगठनहरूले पाँच दिनदेखि कामकाज ठप्प पारेका छन् आन्दोलनको कार्यक्रम अनुसार क्षमता विस्तार गर्ने सञ्चालक समितिका सदस्य र कार्यकारी निर्देशकलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् केन्द्रीय कार्यालयमा मात्रै केन्द्रित आन्दोलन अहिले जिल्ला जिल्लामा पनि शुरू भएको छ नो नाइट इमर्जेन्सी र रकम संकलन गर्ने बाहेकका अन्य सबै काम बन्द गरेको कर्मचारीहरूले बताएका छन् थ्री ए को निर्माण शुरू नहुँदै साठीबाट नब्बे मेगाट क्षमता विस्तार गरिएको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् श्रमिकहरूको न्यूनतम ज्याला मासिक पन्ध्र हजार बनाउनु पर्ने माग राख्दै नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड ट्रेड युनियन महासंघले आज उद्योग तथा कल कारखाना बन्द गराएको छ सरकारले बनाएको सिफारिस समितिले मजदुरहरूको न्यूनतम ज्याला मासिक आठ हजार मात्र बनाउन सिफारिस गरेको भन्दै महासंघले त्यसको विरोधमा आज बन्द गराएको हो त्यसै गरी महासंघले कल कारखाना बन्दलाई सफल बनाउनको लागि नलफरासीका सबै उद्योग प्रतिष्ठानहरूलाई आग्रह समेत गरेको छ महिला मजदुरलाई सम्मान झ्याला तथा सुत्केरी भत्ताको व्यवस्था गर्नुपर्ने मजदुरका सन्तानलाई निशुल्क शिक्षा स्वास्थ्यको व्यवस्था गर्नुपर्ने मजदुर आवासको व्यवस्था होटल मजदुरका लागि दस प्रतिशत थप सेवा सुविधा लगायतको माग गरिएको छ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै नेपाल विद्यार्थी संघले आज गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न त्रिभुवन विश्वविद्यालयले वार्तामा बोलाए पनि बोलाएपछि बन्द फिर्ता लिएको संघले जनाएको छ निर्वाचनको अर्को मिति घोषणा नभएसम्म अन्य आन्दोलनको कार्यक्रम भने जारी राख्ने संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो यसैबीच त्रिभुवन विश्वविद्यालयले सोभियो चुनाव स्थगित गरे पनि बैतडीको पुरचौडी बहुमुखी क्याम्पसमा भने आज चुनाव हुँदैछ क्याम्पस व्यवस्थापन र विद्यार्थीहरूको सहमतिमा पुर्चौडी बहुमुखी क्याम्पसमा चुनाव गर्न लागि हो आज सुनको भाव तोलामा दुई सय रुपियाँ बढेको छ नेपाल सुन चाँदी व्यवसाय महासंघले आजको लागि छापावाला सुनको मूल्य तोलाको बाहन्न हजार पचास रुपियाँ तोकेको छ सोमबार छापावाला सुन प्रति तोला एकाउन्न हजार छ सय रुपियाँमा कारोबार भएको थियो भने मंगलबार बाहन्न हजार दुई सय चौन्न रुपियाँमा कारोबार भएको थियो त्यस्तै बुधबार एकाउन्न हजार आठ सय पचास रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य पनि दुई सय रुपियाँ बढेर एकाउन्न हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छ आज चाँदीको मूल्य भने तोलामा सोह्र रुपियाँ घटेर कारोबार भएको छ महासंघका अनुसार चाँदी तोलाको लाखको आठ सय पैँसठी रुपियाँमा कारोबार भइरहेको छ बुधबार साँधे आठ सय असी रुपियाँमा कारोबार भएको थियो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 बनाएको जापानी अधिकारीहरूले बताएका छन् पाँच डिबा रहेको यो रेल सन् दुई हजार सत्ताइसमा टोकियो र नगोया सहरको बीचमा सञ्चालनमा ल्याउने जापान सरकारको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सरकारले स्टेलमा सोह्रवटा डिब्बा राख्ने र एक पटकमा एक हजारजना यात्रु चढ्न मिल्ने बताएको छ सन् उन्नाइस सय चौसठीमा जापानले बुलेट रेल सेवाको सुरु गरेको थियो अब खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुँदैछ यसअघि हिजो प्राविधिक कारणले स्थगित गरेको खेल आज सञ्चालन भएको छ समडी अन्तर्गत आज सकिने खेलले अन्तिम आठमा पुग्ने सबै टोलीको छिनोफानो हुनेछ त्रिपुरेश्वर स्थित दस्त रङशालामा अहिले पहिलो खेल अन्तर्गत समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्ड्स र चौथो स्थानको बोयज युनियन बीच खेल भइरहेको छ अहिलेको ताजा अवस्थामा दुवै समूहबाट गोल हुन सकेको छैन त्यस्तै आज तथा चार बजेपछि हुने अर्को खेलमा जाउला खेल र हिमालयन शेर्पा आमुन्ने सामुन्ने हुनेछन् चारवटै टिमको समान तीन अङ्क भएकोले आज विजय हुने दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरको आधारमा अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ र स्विजरल्याण्डको लौसनमा हुने चौथो डब्लुटीएफ विश्व पारा तेक्वान्दोमा नेपाली खेलाडी यादव कुवरले भाग लिने भएका छन् यही जेठ पच्चिस गति हुने प्रतियोगितामा यादवले अडसठी केजी समूहमा प्रतिस्पर्धा गर्ने नफारा तेक्वान्दोमा नेपालले सहभागिता जनाउन लागेको यो पहिलो अवसर भएको नेपाल तेक्वान्दो संघले जनाएको छ प्रतियोगितामा भाग लिन कुवर आज स्विजरल्याण्ड जानेछन् समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक थुम्कीमा गैरातीको पहिरोमा परि सातजनाको मृत्यु चार बेपत्ता प्रहरी र स्थानीयद्वारा उद्धार कार्य जारी नेपाल सरकार मन्त्री परिषदको बैठक जारी दुई हजार सत्तरी साल चुनावको वर्ष हुने एमाले नेता माधव नेपालको भनाई विश्वका पैंतालिस प्रतिशत बालबालिकाको कुपोषणकै कारण मृत्यु हुने गरेको तथ्य सार्वजनिक जापानद्वारा बुलेटिनको पहिलो पटक परीक्षण र राजधानीमा जारी कप फुटबल अन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स र बोइज युनियन भिड्दै दोस्रो खेलमा जाउला खेल हिमालयन आमुने सामुने हुने हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार